सी तिमी मेरी मेरी प्रियसी कुनै बाधा छैन कुनै डर छैन तिमी मेरो हुनुमा कुनै सङ्कै छैन Precisi, precisi, oh. काट्न दे ईर्ष्यामा जल्नेलाई जल्न दे हो कुरा काट्नेलाई काट्न दे ईर्ष्यामा जल्नेलाई मेरी जुनी भरको साथी प्रियसी ओ ओ प्रियसी तिमी मेरी मेरी त्यो दिन चिन्तामा बस्छौ तिमी किन आउने चाँडै त्यो दिन चिन्तामा बस्छौ तिमी किन प्रियसी oh, oh, oh, तिमी मेरी मेरी प्रियसी कुनै बाधा छैन कुनै डर छैन तिमी मेरो हुनुमा कुनै शङ्कै छैन Prissy, Prissy, oh, Prissy, Prissy.